ओम शान्ति ओम आज दुई हजार सतहत्तर मङ्सिर सत्र गते बुधबार दुई बाह्र दुई हजार बिस बाबाको साकार महावाक्य छ मुखी सार मिठे बच्चे तिमीले पढाइ पढ्नु र पढाउनु छ तिमीले पढाइ पढ्नु र पढाउनु छ यसमा आशीर्वादको कुरा छैन यसमा आशीर्वादको कुरा छैन तिमीले सबैलाई यही बताऊ तिमीले सबैलाई यही बताऊ बाबालाई याद गर्यौ भने सबै दुःख हट्छन् बाबा के भन्नुहुन्छ मिठी बच्चे तिमीले पढाइ पढ्नु र पढाउनु छ यसमा आशीर्वादको कुरा छैन तिमीले सबैलाई यही बताऊ बाबालाई याद गर्यौ भने सबै दुःख हट्छन् भक्ति मार्गमा भगवान्सँग आशीर्वाद माग्छन् <clears throat> तर बाबाले के भन्नुहुन्छ बाबा त पढाउन आउनुभएको छ तिमी पढ्नु र पढाउनु तिम्रो कर्तव्य हो तिमीले पढ अनि आफूलाई आफैले के गर कृपा गर आशीर्वाद गर अब स्कुलमा पनि टिचरले कृपा गरेर कहाँ हुन्छ र पढेर मेहनत गर्नुपर्छ त्यस्तै यहाँ पनि पढ्नु र पढाउनु छ र अरूलाई यो सन्देश देऊ कि जति बाबालाई याद गर्छौ अनि सबै दुःख हट्छन् किनकि अहिले दुनियाँमा धेरै दुःख छ कष्ट छ चिन्ता छ मानिसहरूलाई धेरै प्रकारका चिन्ताहरू छन् र अब चिन्ताबाट मुक्त हुन त सबै चाहन्छन् तर विधि थाहा छैन तरिका थाहा छैन कसरी मुक्त हुने त बाबा भन्नुहुन्छ तिमीले सबैलाई बताऊ कि जति बाबालाई याद गर्छौ सबै दुःख हट्छन् प्रश्न छ मनुष्यहरूलाई कुन कुन चिन्ताहरू छन् मनुष्यहरूलाई कुन कुन चिन्ताहरू छन् तिमी बच्चाहरूलाई कुनै पनि चिन्ता छैन छैन किन अरू मनुष्यलाई कुन कुन चिन्ताहरू छन् र बाबा भन्नुहुन्छ तिमी बच्चाहरूलाई कुनै पनि चिन्ता छैन किन छैन मनुष्यलाई छन् हामीलाई छैन त नि किन छैन त नि मुरलीमा भन्नुहुन्छ हजुर दुःख हर्नेवाला बाबा हाम्रो साथमा हुनुहुन्छ हामीले बाबा पाएका छौँ त्यही भएर कुनै चिन्ता छैन र हामी यस्तो दुनियाँमा जाँदैछौँ जहाँ चिन्ताको नाम निशान पनि हुँदैन र मनुष्यलाई के के चिन्ता छन् त बच्चा मऱ्यो भने चिन्ता बिमार भए चिन्ता पैसा धेरै कमायो भने इन्कम ट्याक्स लाग्छ कि भन्ने चिन्ता नभएदेखि के खाउँ भन्ने चिन्ता के खाउँ भन्ने चिन्ता छ छ बाबाले बत्तनमा लगेर सुविरस पिलाउँछु भन्नुभएको छ अशरीरी अवस्थाको अभ्यास गर्ने भगवान्लाई जीवन दिएको छ भगवान्ले दाल रोटी खुवाउने ग्यारेन्टी लिनुभएको छ के को चिन्ता कुनै चिन्ता छैन अच्छा बाबाको उत्तर छ मनुष्यहरूलाई यति बेला चिन्तै चिन्ता छ मनुष्यहरूलाई यति बेला के छ चिन्तै चिन्ता छ चिन्ताको चितामा मान्छे जलिरहेका छन् चिन्तै चिन्ता छ बच्चा बिरामी भयो भने चिन्ता चिताले मरेपछि जलाउँछ अरे चिन्ताले जिउँदै जलाउँछ आज मान्छेलाई चिन्ताले के गरेको छ जिउँदै जलाइरहेको छ चिन्तामणि <laughs> मनुष्यहरूलाई यति बेला चिन्तै चिन्ता छ बच्चा बिरामी भयो भने चिन्ता बच्चा बिरामी भयो भने चिन्ता बच्चा मर्यो भने चिन्ता बच्चा मर्यो भने कति रुन्छन् कति दुखी हुन्छन् बच्चा मर्यो भने चिन्ता बिरामी भयो भने कता मर्छ कि भन्ने चिन्ता कसैको बच्चा भएन भने चिन्ता बच्चा नभए नि चिन्तै छ धेरै भए पनि चिन्तै छ पाल्ने चिन्ता हुन्छ फेरि कसैको बच्चा भएन भने चिन्ता कसैले अन्न धेरै राख्यो पुलिस वा आयकरवाला आयो भने चिन्ता अब कता पक्रेर लैजाने कर लाग्ने कर तिर्नु पर्ने हो भन्ने पनि चिन्ता कसैको बच्चा भएन भने चिन्ता कसैले अन्न धेरै राख्यो पुलिस वा आयकरवाला आयो भने चिन्ता अनि त्यसपछि डर डर डर थुप्रै अरू पनि चिन्ताहरू छन् बाबाले केही <laughs> उदाहरण दिनुभयो अब यो हो फोहोरी दुनियाँ दुःख दिनेवाला यो हो फोहोरी दुनियाँ दुःख दिनेवाला तिमी बच्चाहरूलाई छैन तिमी बच्चाहरूलाई चिन्ता छैन किनकि किन छैन त किनकि तिमीलाई सद्गुरु बाबा मिल्नुभएको छ किनकि तिमीलाई सद्गुरु बाबा मिलेको छ भन्छन् पनि सद्गुरु मिलेपछि सबै चिन्ताबाट मुक्ति मिल्यो सद्गुरु मिलेपछि सबै चिन्ताबाट मुक्ति मिल्यो अब तिमी यस्तो दुनियाँमा जाँदैछौ जहाँ कुनै चिन्ता हुँदैन मर्ने चिन्ता पनि हुँदैन बिरामी हुने चिन्ता पनि हुँदैन बच्चै हुँदैन कि भन्ने चिन्ता पनि छैन त्यहाँ त इच्छा अनुसार जे सोच्यो त्यही पुरा हुन्छ योग बलद्वारा सन्तान हुन्छन् अब इन्कम ट्याक्स लाग्छ कि पुलिस आएर पक्रेर पक्रेर लैजान्छ कि भन्ने चिन्ता पनि छैन किनकि त्यहाँ त पुलिस नै हुँदैन लडाइँ झगडा पनि हुँदैन कसैमा लोभ लालच पनि हुँदैन धेरै जम्मा गरेर राख्ने हुन्छ हुँदैन नभएपछि चिन्ताको कुरै छैन अन्त यस्तो चिन्ता मुक्त दुनियाँमा तिमी बच्चा जाँदैछौ सद्गुरु बाबाले हामीलाई त्यो दुनियाँमा लैजाँदै हुनुहुन्छ र भविष्यमा त हामी त्यो दुनियाँमा जाँदैछौँ छौँ र वर्तमानमा पनि हामीलाई कुनै चिन्ता छैन किनकि बाबा हामीले पाएका छौँ बाबाले हामीले आफ्नो जीवन बाबालाई अर्पण गरेका छौँ बाबाले ग्यारेन्टी लिनुभएको छ अन्त समयमा दाल रोटी बच्चाहरूलाई खुवाउँछु भगवान् पाइयो अब कुनै प्रकारको चिन्ता छैन परवाह थियो पार ब्रह्ममा रहनेवाला परमेश्वरको अब मिल गया त बाँकी और क्या चाहिए चाहिएको छ तर एउटा चिन्ता हुनुपर्छ भन्नुहुन्छ बाबाले कहिलेकाहीँ मुरलीमा कुन चिन्ता हुनुपर्छ हजुर बाबालाई याद गरेर सम्पूर्ण कर्मातीत भन्ने चिन्ता यो हुनुपर्छ अमृत बेला उठ्ने चिन्ता हुनुपर्छ पढाइ पढ्ने चिन्ता हुनुपर्छ दिव्य गुण धारण गर्ने चिन्ता हुनुपर्छ सेवा गर्ने लगन हुनुपर्छ चिन्ता होइन अच्छा गीत छ तू प्यार का सागर है तेरी एक मुद के प्यासे गीतमा भने हामी त प्यासा छैनौँ हामीले त सागरलाई पाइसक्यौँ ओम शान्ति मिठा प्यारा बच्चाहरूले गीत सुन्यौ अर्थ पनि जानेका छौ हो अर्थ पनि जानेका छौ यो गीत कसले गाएको हो भक्ति मार्गका मनुष्यहरूले गाएको जसले भगवानको एक एक प्यारको एक एक बुँदको जो प्यासी छन् यसको अर्थ बाबाले हुनुहुन्छ त्यही भगवान प्यारको सागर हुनुहुन्छ मनुष्य आत्माहरू त्यो प्यारको प्यासा छन् तर हामी बच्चाहरू प्यासा अहिले छैनौँ किनकि हामीले साक्षात् स्वयं बाबाले हामीलाई प्यार लुटाइराख्नु भएको छ प्यारले पालना दिइराख्नु भएको छ प्यारले नै जन्म भयो प्यारले नै पालना दिइराख्नु भएको छ प्यारले आँखामा बसाएर लैजान्छु तिमीलाई भन्नुहुन्छ तर हामी त्यस्तो योग्य बन्नु पऱ्यो आँखामा नबिजाउने खालको भन्नु पऱ्यो बिजाउनेलाई कसैले राख्छ आँखामा राख्दैन त आँखामा नबिजाउने भने के हो आँखामा नबिजाउने कसरी बन्ने भन्न खोजेको स्वभाव संस्कार यति सरल होस् दुनियाँमा पनि भन्छ नि कोही सरल छ एकदम मिलनसार छ भने यता आँखामा राखेर नबिजाउने जस्तो भन्छन् होइन त्यो सरल स्वभाव हुनु पर्यो संस्कार आपसमा मिलेर बस्न सक्नु पर्यो केही कुराहरू सहन गर्न सक्नु पर्यो त्याग पनि गर्न सक्नु पर्यो अनि आँखामा पनि बिजाइँदैन होइन शरीरलाई आँखामा राख्ने त होइन नि बाबाले त आत्मालाई राख्ने हो त आत्माको स्वभाव संस्कार त्यस्तो होस् अनि बाबाले प्यारले आफ्नो आँखामा राखेर लैजानुहुन्छ हामी पनि मास्टर प्यारको सागर बन्नु छ आत्माहरू सबै हुन् भाइ भाइ बाबाले तिमी भाइहरूलाई भन्नुहुन्छ जसरी म प्यारको सागर हुँ तिमी पनि धेरै प्यारसँग चल्नु छ देवताहरूमा धेरै प्यार हुन्छ उनीहरूलाई कति प्यार गर्छन् भोग लगाउँछन् भक्तहरूले कति प्यार गर्छन् त्यो मूर्तिले खाँदा पनि खाँदैन तैपनि कति प्यारले भोग लगाएर त्यही मुखमा लगेर खुवाउँछन् कि होइन कति प्यार हुन्छ दिनदिनै नुहाइदिन्छन् कपडा फेरिदिन्छन् भोग लगाउँछन् कति प्यार गर्छन् अब तिमी पनि पवित्र बन्नु छ ठुलो कुरा त छँदै छैन यो धेरै फोहोरी दुनियाँ हो हरेक कुराको चिन्ता हुन्छ दुःखको पछि दुःख छ यसलाई भनिन्छ नै दुःखधाम पुलिस वा आयकरवाला आउँछन् भने मनुष्यहरूलाई कति नोक्सान हुन्छ कुरै नगर कसैले अन्न धेरै राख्यो पुलिस आयो भने के गर्छन् अन्न धेरै राख्यो पुलिस आयो भने के गर्छन् डराउँछन् यो कस्तो फोहोरी दुनिया छ नर्क हो नि स्वर्गलाई याद पनि गर्छन् नर्क पछि स्वर्ग स्वर्ग पछि नर्क यो घुमिरहन्छ बच्चाहरूलाई थाहा छ अहिले बाबा आउनु भएको छ स्वर्गवासी बनाउन नर्कवासीबाट स्वर्गवासी बनाउनुहुन्छ त्यहाँ विकार हुँदैन किनकि रावणै हुँदैन रावण नै हुँदैन कहाँ सत्युगमा स्वर्गमा त्यो हो नै सम्पूर्ण निर्विकारी शिवालय यो हो यो के हो त्यो शिवालय हो यो के हो थाहा छैन ल हेर के सोध्नुभएको बाबाले के उत्तर दिइराख्नु छ बाबाले भन्नुहुन्छ त्यहाँ विकार हुँदैन किनकि रावण नै हुँदैन त्यो हो नै सम्पूर्ण निर्विकारी शिवालय यो हो वेश्यालय यो दुनियाँ पतित पुरानो दुनियाँ वेश्यालय हो अब थोरै पर्ख सबैलाई थाहा हुन्छ यस दुनियाँमा सुख छ वा दुःख छ जबसम्म मान्छेको पासमा धन छ सम्पत्ति वैभव छ बिल्डिङ गाडी यहाँ एरोप्लेनमा घुमेका छन् यहाँ यहीँ स्वर्ग छ भने त बाबाले भन्नुहुन्छ अब थोरै पर्ख अनि सबैलाई थाहा हुन्छ यो दुनियाँमा दुःख छ वा सुख छ अहिले थाहा भइसकेछ अलिअलि पैसा पनि काम लान साधन पनि काम लान कस्तो कस्तो रोग आउँछ अब त्यो त्यसबाट बच्ने कुनै उपाय छ छैन दुःखै दुःख छ अलिकता भूकम्प आदि भयो भने मनुष्यको के हालत हुन्छ सतयुगमा चिन्ताको अलिकता पनि कुरा हुँदैन भूकम्प आउँछ कि बाढी आउँछ कि तुफान आउँछ कि सुक्खा पर्छ कि या कुनै महामारी लाग्छ कि भन्ने चिन्ता सतयुगमा हुँदैन त्यहाँ सबै प्रकृति जित हुन्छन् प्रकृतिले पनि सेवा गर्छ सत्युगमा चिन्ताको अलिकति पनि कुरा हुँदैन यहाँ त चिन्ता धेरै छ बच्चा बिमारी भयो भने चिन्ता बच्चा मर्यो भने चिन्ता अब मर्छन् पनि कलियुगमा अब कोही जन्मिने बित्तिकै मर्छन् कोही जन्मिनुभन्दा पहिल्यै मर्छन् कोही अब जवानीमा मर्छन् एक्सिडेन्ट भइदिन्छ कोही बसी बसी हार्ट एट्याक भइदिन्छ होइन अब आत्मा त पुरानो बुढो हिसाब किताब लिएर आएको छ अब अचानक त्यो हिसाब किताब कुन बेला निस्किन्छ थाहा छैन अब बाबुआमा बुढा बाबुआमा जिउँदैछन् बच्चा मर्छन् अब मान्छेलाई कति चिन्ता हुन्छ बच्चा जन्माएर हुर्काएर बुढेसकालमा सेवा गर्ला भन्ने कत्रो आशा अब बच्चा चाहिँ के गर्छ <laughs> पहिल्यै गइदिन्छ अनि चिन्ता हुँदैन चिन्ता हुन्छ चिन्तै चिन्ता छ सद्गुरु मिलेपछि सबै चिन्ताबाट के भयो मुक्ति मिल्यो हामीलाई सद्गुरु बाबा मिल्नुभयो अब सब चिन्ताबाट मुक्ति मिल्यो सबैका स्वामी त एउटै हुनुहुन्छ नि तिमी शिव बाबाको अगाडि बसेका छौ यी ब्रह्मा कुनै गुरु होइनन् यी त भाग्यशाली रथ हुन् यी ब्रह्मा कुनै गुरु होइनन् कतिले नजान्नेले के भनिदिन्छन् यो ओम शान्ति ब्रह्मकुमारीको गुरु यिनै हुन् यिनैलाई भगवान् मान्छन् भनिदिन्छन् तर वास्तवमा हामीले यिनलाई भगवान् पनि मान्दैनौँ यिनलाई गुरु पनि मान्दैनौँ यो सद्गुरु परमात्माको रथ हो शिव बाबाको भगवानको रथ हो यी निमित्त हुन् माध्यम हुन् माध्यमलाई माध्यमको रूपमा नै हामीले याद गर्छौँ कुनै भगवानको रूपमा याद गर्दैनौँ यी त भाग्यशाली रथ हुन् बाबाले यी भागीरथद्वारा तिमीलाई पढाउनुहुन्छ उहाँ ज्ञानको सागर हुनुहुन्छ तिमीलाई पनि सारा ज्ञान मिलेको छ यस्तो कुनै देवता छैन जसलाई तिमीले नजानेको होस् बाबा के भन्नुहुन्छ यस्तो कुनै देवता छैन जसलाई तिमीले नजानेको होस् किनकि बाबाले सारा देवी देवताहरूको आत्मा परमात्मा सृष्टि चक्रको ज्ञान देवी देवताहरूको हिस्ट्री जोग्राफी सारा ज्ञान बाबाले हामी बच्चाहरूलाई दिनुभयो सबै देवताहरूको बारेमा थाहा छ जसको भक्ति मार्गमा पूजा हुन्छ गायन हुन्छ देवी देवताहरू लक्ष्मी नारायण राम कृष्ण सबै देवताहरूको हिस्ट्री बाबाले हामीलाई बताइदिनु भयो दुनियाँमा मान्छन् तर ज्ञान छैन तिमीलाई सत्य र झुटोको पहिचान छ दुनियाँमा कसैले पनि जानेका छैनन् सच खण्ड थियो अहिले हो झुट खण्ड यो कसैलाई पनि थाहा छैन खण्ड कहिले र कसले स्थापना गर्नुभयो यो हो अज्ञानको अँध्यारो रात बाबा आएर प्रकाश दिनुहुन्छ गायन पनि गर्छन् तिम्रो गतिमती तिमीले नै जान सबैभन्दा उच्च उहाँ एउटै हुनुहुन्छ अरू सारा हुन् रचना उहाँ हुनुहुन्छ रचयिता बेहदका बाबा ती हुन् हदका पिता जसले दुई चार बच्चाहरूलाई रच्छन् बच्चा भएन भने चिन्ता हुन्छ त्यहाँ त यस्तो कुरा हुँदैन आयुष्वान भव धनवान भव तिमी हुन्छौ तिमीले कुनै आशीर्वाद दिँदैनौ यो त पढाइ हो नि पढाइमा आशीर्वादको कुरा हुँदैन पढाइमा आशीर्वाद दिएर पढेर पास भएर मात्रै के फाइदा नलेज त बढ्दैन नि त्यही भएर यहाँ त पढेर नलेज फुल बन्नु छ आशीर्वाद दिने कुरा छैन आशीर्वाद नदिनेको अर्थ सबैको प्रति हाम्रो कुनै अशुभ भावना हुँदैन शुभ भावना कल्याणको भावना श्रेष्ठ भावना हुन्छ तर कसैलाई आयुष्मान भव धनवान भव भनेर आशीर्वाद मुखले दिँदैमा हुने त होइन त्यो त हरेकले आफ्नो कर्मले स्वयं आफूले आफूलाई आशीर्वाद गर्ने र पाउने हो त्यही भएर बाबाले भन्नुहुन्छ तिमीले यसरी बोलेर आशीर्वाद दिँदैनौ तिमीले त हरेकलाई के गर्छौ दिलबाट दुवा दिन्छौ कल्याणको कामना राख्छौ यो त पढाइ हो नि पढाइमा आशीर्वादको कुरा हुँदैन तिमी हौ टिचर तिमीले त केवल भन्छौ शिव बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ यो पनि पढाइ भयो नि यसलाई भनिन्छ सहज योग वा याद आत्मा अविनाशी छ शरीर विनाशी छ बाबा भन्नुहुन्छ म पनि के हुँ बाबा के हुनुहुन्छ बाबा भन्नुहुन्छ म पनि अविनाशी हुँ तिमीले मलाई बोलाउँछौ आएर हामी पतितलाई पावन बनाउनुहोस् आत्माले नै भन्छ नि पतित आत्मा महान आत्मा भनिन्छ पवित्रता छ भने सुख शान्ति पनि हुन्छ यो हो परम पवित्र चर्च चर्चमा मान्छे जान्छ नि प्रार्थना गर्न क्रिस्चियनको चर्च भनिन्छ त बाबा भन्नुहुन्छ यो हो तिम्रो परम पवित्र चर्च क्रिस्चियनको कुनै पवित्र चर्च हुँदैन किन हुँदैन हुँदैन भन्नुभयो बाबा किनकि त्यहाँ जस्ता पनि व्यक्तिहरू अपवित्र व्यक्तिहरू पनि गइरहेका हुन्छन् त्यही भएर बाबा भन्नुहुन्छ त्यसलाई कुनै पवित्र चर्च भनिँदैन तिम्रो प यो चर्चमा त अब मधुवन हामी जान्छौँ त्यहाँ त बाबाको डाइरेक्सन छ नियम छ जो पवित्र धारणायुक्त बच्चाहरू मात्रै आउने त्यही भएर बाबाको घर चाहे मधुवन चाहे सेन्टर के हो त पवित्र चर्च हो यहाँ कुनै विकारी व्यक्ति बस्न पनि सक्दैन प्रवेश त अब सेवाको लागि गर्छन् तर यहाँ कोही बस्दैन त्यही भएर यो पवित्र चर्च हो त्यहाँ त भिकारी जान्छन् यहाँ भिकारीलाई आउने हुकुम छैन विशेष गरेर मधुवनमा एक कथा पनि छ इन्द्रसभामा कुनै परीले कसैलाई लुकाएर लगिन् त्यसको थाहा भयो फेरि उनलाई पत्थर बन्ने श्राप मिल्यो थाहा छ नि कहानी कहानी थाहा छ भक्ति मार्गको एउटा परि भक्ति मार्गमा कथाहरूमा परीहरू धरतीमा आएर विचरण गरेको देखाउँछ कि होइन धरतीमा आएर विचरण गर्दा एउटा व्यक्तिसँग एउटा मानव मान्छेसँग लगाव हुन्छ अरे लगाव भएपछि परीहरूको सधैँ धरतीमा विचरण गर्न सक्दैन उनलाई त फेरि कहाँ जानुपर्छ स्वर्गलोकमा इन्द्रलोकमा जानुपर्छ अब जाने बेला आयो अब के गर्ने लगाव भयो छोडेर जान सकिन्न अनि भौरा बनाएर लुकाएर लगिन अरे भनेर कथामा भनेको छ होइन लुकाएर आफ्नो शरीरमा भौरा बनाएर लुकाएर त्यो इन्द्रलोकमा लैजाँदा त्यहाँ इन्द्रसभामा त आदम्बु भयो भनेको छ आदम्बु भने मान्छे मान्छे गनाए अरे कहाँबाट <laughs> मान्छे गनाए कसरी गनाए भनेर पत्ता लाउँदा परीले आफ्नो साथमा लुकाएर लगेकी रहेछिन् अनि उनलाई इन्द्रले के गरे श्राप दिए तिमी धरतीमा गएर पत्थर भइजाऊ अब यो कहिलेको गायन रहेछ यो कथा कहिलेको रहेछ भन्दा अहिले सङ्गम युगमा बाबाको घर इन्द्र सभा इन्द्रलोक भनेको त मधुबन हो बाबाको डाइरेक्सन छ कुनै पनि पतित व्यक्ति यहाँ आउन सक्दैन त्यो परि भनेको को हो ब्रह्माकुमारीहरू पवित्र ब्रह्माकुमारीहरू ज्ञान परि त अब कुनै व्यक्ति पतित आत्मालाई त्यहाँ लगियो भने बाबाले त श्राप दिनुहुन्न तर अटोमेटिक त्यो गलत कर्मले नियमको उल्लङ्घन गर्नाले श्रीमतको पालना नगर्नाले अटोमेटिक श्राप मिल्छ र फर्केर आएपछि त्यो लैजानेवाला जानेवाला दुइटै पत्थर बुद्धि भन्छन् पत्थर बुद्धि भनेको उनको बुद्धिबाट ज्ञान ज्ञान छुट्छ ज्ञान हट्दै जान्छ उसको बाबाको हात र साथ छुट्छ त्यस्तो श्राप अटोमेटिक श्राप मिल्छ कहीँ कहीँ त अब जानेवाला मात्रै श्रापित हुन्छन् कहीँ चाहिँ लैजानेवाला पनि हुन्छ जानी बुझी लग्यो भने लैजानेवाला पनि श्रापित हुन्छ अब कसैले झुट बोल्छ भने त अब लैजानेवालालाई लाग्ने कम लाग्छ होला <laughs> झुट बोल्ने <coughs> अब सोध्ने त हो के अरे होइन त बाबा भन्नुहुन्छ यहाँ श्राप आदिको कुनै कुरा छैन यहाँ त ज्ञान वर्षा हुन्छ पतित कोही पनि यस पवित्र स्थलमा आउन सक्दैन एक दिन यो पनि हुन्छ हल पनि धेरै ठुलो बन्छ यो परम पवित्र स्थान हो परम पवित्र स्थान हो तिमी पनि पवित्र बन्छौ मनुष्यले सम्झन्छन् विकार बिना सृष्टि कसरी चल्छ यो कसरी हुन सक्छ मानव उनीहरूलाई आफ्नो विषयमा सबै ज्ञान छ देवताहरूको अगाडि भन्छन् हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ म पापी हुँ स्वर्ग हो परम पवित्र उनै फेरि चौरासी जन्म लिँदै के भन्छन् स्वर्ग हो परम पवित्र दुनियाँ देवी देवताहरू पवित्र हुन्छन् उनै फेरि चौरासी जन्म लिँदै अपवित्र भन्छन् त्यो हो पावन दुनियाँ यो हो पतित दुनियाँ बच्चा जन्मियो भने खुसी मनाउँछन् बिरामी भयो भने मुख पहेँलो हुन्छ <laughs> बिरामी भयो भने के हुन्छ बच्चा बिरामी छ बाबुआमाको मुख पहेँलो हुन्छ मर्यो भने एकदम के हुन्छन् मऱ्यो भने एकदम पागल भन्छन् यस्ता पनि कोही कोही हुन्छन् यस्तालाई पनि लिएर आउँछन् बाबा यिनको बच्चा मरेको हुनाले चिन्तित छन् यो दुःखको दुनिया हो नि अहिले बाबाले सुखको दुनियाँमा लैजानुहुन्छ त्यसैले श्रीमतमा चल्नुपर्छ गुण पनि धेरै राम्रो हुनुपर्छ जसले गर्छ उसले पाउँछ चालचलन पनि दैवी हुनुपर्छ विद्यालयमा रजिस्टरमा चालचलन पनि लेख्छन् कतिले त बाहिर धक्का खाइरहन्छन् आमा बुबाको नाकमा दम चढाउँछन् बाबाले अब शान्तिधाम सुखधाममा लैजानुहुन्छ उहाँलाई भनिन्छ शान्तिको स्तम्भ अर्थात् शान्तिको उचाइ जहाँ आत्माहरू निवास गर्छन् त्यो हो शान्तिको स्तम्भ सूक्ष्म वतन हो मुभी त्यसको केवल तिमीले साक्षात्कार गर्छौ बाँकी त्यसमा केही पनि छैन यो पनि बच्चाहरूलाई साक्षात्कार भएको छ सत्युगमा बुढो भएपछि खुसीसँग देह छोडिदिन्छन् यो हो चौरासी जन्मको पुरानो देह बाबा भन्नुहुन्छ तिमी पावन थियौ अहिले पतित बनेका छौ अहिले बाबा आउनुभएको छ तिमीलाई पावन बनाउन तिमीले मलाई बोलाएका हो नि जीव आत्मा नै पतित बनेको छ उही फेरि पावन बन्छ तिमी यस देवी देवता घरानाका थियौ नि अब आसुरी घरानाका हौ आसुरी र ईश्वरीय अथवा दैवी घरानामा कति फरक छ यो हो तिम्रो ब्राह्मण कुल घराना डिनाइस्टीलाई भनिन्छ जहाँ राज्य हुन्छ यहाँ राज्य छैन गीतामा पाण्डव र कौरवहरूको राज्य लेखिएको छ तर यस्तो होइन कौरव र पाण्डवको राज्य गीतामा भनिएको छ र राज्यको लागि नै कौरव पाण्डवको युद्ध भयो भनिएको छ तर वास्तवमा यो होइन भन्नुहुन्छ बाबाले तिमी हौ रुहानी बच्चा बाबा भन्नुहुन्छ मिठे बच्चे धेरै धेरै के भन धेरै धेरै मिठो बन प्यारको सागर बन देह अभिमानको कारणले नै प्यारको सागर बन्दैनन् त्यसैले फेरि धेरै सजाय खानुपर्छ देह अभिमान आउँछ प्यारको सागर बन्दैनन् मान आपसमा संस्कार मिलाउन सक्दैनन् अनि के हुन्छ धेरै सजाय खानु पर्छ फेरि सजाय खाएर सानो पद पाउँछन् जसले सजाय खान्छ उसले पद सानो पाउँछ स्वर्गमा त जान्छन् तर सजाय धेरै खान्छन् सजाय कसरी मिल्छ यो पनि तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ बाबाले त सम्झाउनुहुन्छ धेरै प्यारसँग चल नत्र क्रोधको अंश हुन्छ आभारी बन बाबा पाएका छौँ जसले हामीलाई स्वर्गबाट निकालेर सरी नर्कबाट निकालेर कहाँ लैजानुहुन्छ स्वर्गमा लैजानुहुन्छ सजाय खानु त धेरै कस्तो कुरा हो राम्रो सजाय खानु त धेरै नराम्रो हो तिमीले जानेका छौ सत्युगमा हुन्छ प्यारको राजधानी प्यार बाहेक केही पनि हुँदैन यहाँ त सानो कुरामा अनुहार नै फेरिन्छ बाबा भन्नुहुन्छ म पतित दुनियाँमा आएको छु मलाई निमन्त्रण पनि पतित दुनियाँमा दिन्छौ बाबाले फेरि सबैलाई निमन्त्रण दिनुहुन्छ अमृत पिउ विष र अमृतको एक किताब निस्केको छ किताब लेख्नेलाई इनाम मिलेको छ प्रसिद्ध छ हेर्नु पर्छ के लेखेको छ बाबाले त भन्नुहुन्छ तिमीलाई ज्ञान अमृत पिलाउँछु तिमीले फेरि विष किन खान्छौ रक्षाबन्धन पनि यसै समयको यादगार हो नि बाबाले सबैलाई भन्नुहुन्छ प्रतिज्ञा गर पवित्र बन्ने यो अन्तिम जन्म हो पवित्र बन्यौ योगमा रह्यौ भने पाप काटिन्छ आफ्नो दिलसँग पर्छ म यादमा रहन्छु वा रहन्न बच्चाहरूलाई याद गर्दा खुसी हुन्छ नि स्त्रीले पुरुषलाई याद गरेर खुसी हुन्छन् नि यहाँ को हुनुहुन्छ भगवान वाच निराकार बाबा भन्नुहुन्छ म यिनको यानि श्री कृष्णको जन्म जन्मपछि फेरि यिनलाई स्वर्गको मालिक बनाउँछु अहिले वृक्ष सानो छ मायाको तुफान धेरै आउँछ यी सबै धेरै गुप्त कुरा हुन् बाबाले त भन्नुहुन्छ प्यारा बच्चाहरू यादको यात्रामा रहने गर अनि पवित्र बन यहाँ नै पुरा राजधानी स्थापना हुनु छ गीतामा लडाई देखाउँछन् पाण्डव पहाडमा गलेर मरे तर परिणाम केही पनि छैन त्यत्रो राज्य लिनको लागि महाभारत युद्ध भयो सबै मरे मरिसके अठार छेउडी सेना अब यताउता सब बचे पाँच पाण्डव अति पनि गए पाहाडमा गएर गलेर एउटा एउटा गर्दै मरे अब किन त्यत्रो लडाइँ गरेको त नि राज्य राज्य गर्ने मान्छे नि बचेनन् गर्नेवाला पनि बचेनन् न प्रजा न राजा परिणाम केही पनि छैन कस्तो युद्ध देखाएको छ अहिले तिमी बच्चाहरूले सृष्टिको आदि मध्य अन्त्यलाई जानेका छौ बाबा ज्ञानको सागर हुनुहुन्छ नि उहाँ हुनुहुन्छ परमात्मा आत्माको रूप कस्तो छ यो पनि कसैलाई थाहा छैन तिम्रो बुद्धिमा बिन्दु छ तिमीहरू मध्ये पनि यथार्थ रीति कोहीले बुझ्दैनन् बाबाका बच्चाहरू मध्ये पनि सबैले यथार्थ रीति बुझ्दैनन् सबैको आफ्नो आफ्नो बुद्धि क्षमता अनुसार बुझेका हुन्छन् फेरि भन्छन् बिन्दुलाई कसरी याद गर्ने केही पनि बुझ्दैनन् फेरि पनि बाबा भन्नुहुन्छ थोरै सुने पनि ज्ञानको विनाश हुँदैन ज्ञानमा आएर फेरि जान्छन् तर अलिकति सुने भने पनि स्वर्गमा त अवश्य आउँछन् जसले धेरै सुन्छन् धारणा गर्छन् उनीहरू राजाईमा आउँछन् अलिकति सुन्नेहरू प्रजामा आउँछन् राजधानीमा त नम् राजधानीमा त राजा रानी आदि सबै हुन्छन् नि त्यहाँ मन्त्री हुँदैनन् यहाँ विकारी राजाहरूले मन्त्री राख्नु पर्छ बाबाले तिम्रो बुद्धि धेरै विशाल बनाउनुहुन्छ त्यहाँ मन्त्रीको आवश्यकता पर्दैन बाघ र बाख्राले सँगसँगै पानी पिउँछन् कहाँ सत्युगमा बाघ र बाख्राले पनि सँगै पानी पिउँछन् भनेको पशु पन्छीमा पनि त्यति आपसमा प्रेम हुन्छ हिंसक हुँदैनन् भने मान्छेको आपसमा कति प्रेम होला त्यहाँ प्रेम हुन्छ र अर्को कुरा भयो भने चाहिँ तिम्रो बुद्धि विशाल हुन्छ र मन्त्री आदि राख्नेको आवश्यकता पर्दैन त्यसैले बाबाले सम्झाउनुहुन्छ तिमी पनि आपसमा मतभेदमा नआऊ मिलनसार बन सत्युगमा बाख्रा बाघ र बाख्रा पनि मिलेर बसेका हुन्छन् सँगै पानी पिउँछन् भने यहाँ तिमी देवता बन्नेवाला आत्मा आपसमा कहिले मतभेदमा न आऊ के गर मिलनसार बन मिलेर बस जसरी दुधमा चिनी मिल्छ दुधमा नुन राख्यो भने के हुन्छ फाट्छ चिनी राख्यो भने त्यहीँ घोलिन्छ मिसिन्छ होइन त के भन्ने दुध चिनी खिर खिर के अरे खिरखण्ड बना भन्नुहुन्छ नि बाल खण्ड दुध र चिनी दुवै राम्रा चिज हुन् नि मिठो होइन दुधमा चिनी राखेपछि झन् के हुन्छ मिठो हुन्छ मतभेद आदि केही पनि नराख मतभेदमा आउनु भनेको बाबाले लुन पानी भन्नुहुन्छ नि होइन नुन पानी खाएर नमिठो त्यस्तो नभन दुध चिनी जस्तो बन मिलनसार बन यहाँ मनुष्य कति लड्छन् झगडा गर्छन् यो हो रौरव नर्क नर्कमा गोता खाइरहन्छन् बाबा आएर निकाल्नुहुन्छ निस्किँदा निस्कँदै फेरि फस्छन् कोही त अरूलाई निकाल्न जान्छन् अनि स्वयं पनि जान्छन् सुरुमा धेरैलाई माया रूपी गोहीले पक्रियो एकदम पुरै निलिदियो सुरुमा कतिलाई माया रूपी गोहीले के गरे पक्रियो एकदम जिउँदै पुरै निलिदियो अलिकति निशानी पनि छैन कसै कसैको निशानी रहन्छ फेरि फर्केर आउँछन् बाबाको हात छोडेर जान्छन् अनि फेरि कहिलेकाहीँ सम्झेर फर्केर आउँछन् कोही एकदम समाप्त हुन्छन् यहाँ यथार्थमा सबै कुरा भइरहेको छ तिमीले इतिहास सुन्यौ भने आश्चर्य खान्छौ गाइन्छ तिमीले प्यार गर या नगर म तिम्रो द्वारबाट बाहिर निस्किन्न बाबा भन्नुहुन्छ गायन पनि छ भक्ति मार्गमा तिमीले प्यार गर या नगर म तिम्रो द्वारबाट बाहिर निस्किन्न प्यार गरौ या ठुक्राओ तेरा दर नै छोडेङ्गे बाबाले त कहिले पनि आफ्नो मुखबाट यस्तो कुरा गर्नुहुन्न कति प्यारसँग पढाउनुहुन्छ सामुन्ने लक्ष्य उद्देश्य खडा छ सर्वोच्च बाबाले यस्तो विष्णु बनाउनुहुन्छ विष्णु हाम्रो के हो विष्णु के हो माला विश्वको मालिक विष्णु भन्ने हाम्रो लक्ष्य हो विष्णु भनेको नै लक्ष्मीनारायण त बाबाले हामीलाई के बनाउँदै हुनुहुन्छ यस्तो विष्णु बनाउँदै हुनुहुन्छ उनै विष्णु फेरि ब्रह्मा बन्छन् सेकेन्डमा जीवन मुक्ति मिल्यो फेरि चौरासी जन्म लिएर यी बन्छन् तत्त्व तिम्रो पनि फोटो निकालेको थिए नि तिमी ब्रह्माका बच्चा ब्राह्मण हो तिमीलाई अहिले ताज त छैन भविष्यमा मिल्छ त्यसैले तिम्रो त्यो फोटो पनि राखिएको छ बाबा आएर बच्चाहरूलाई डबल श्रीपेचधारी बनाउनुहुन्छ तिमीले महसुस गर्छौ अवश्य पहिला हामीभित्र पाँच विकार थिएन नारदको उदाहरण नारदले के गरेका थिए लक्ष्मीलाई वर्णको लागि हिँडे तर आफ्नो अनुहार हेरेनन् अनुहार त बाँदरको जस्तो थियो त्यस्तै हामी पनि यति ठुलो लक्ष्य प्राप्ति गर्नको लागि यो मार्गमा लागेका छौँ त हामीले आफ्नो अनुहारलाई हेर्नुपर्छ अनुहारलाई हेर्ने भनेको आफ्नो चरित्रलाई हेर्ने मेरो चरित्र मेरो स्वभाव मेरो संस्कार कस्तो छ बाँदरको जस्तो छ बाँदर झगडा गर्छ नि गुरु गुरु गर्छ क्रोध गर्छ काम क्रोध म अहङ्कार सबै विकार को वशीभूत फुलमा रूपमा हुन्छन् बाँदरमा त्यही भएर भित्र पनि कुनै विकार त छैन बाँदरको जस्तो अनुहार त मेरो छैन हामीले आफूले आफूलाई जाँच गर्नुपर्छ पहिला सुरुमा भक्त पनि तिमी बनेका हौ अहिले बाबाले कति उच्च बनाउनुहुन्छ एकदम पतितबाट पावन बन बाबाले केही पनि लिनुहुन्न शिव बाबाले फेरि के लिनुहुन्छ तिमीले शिव बाबाको भण्डारीमा राख्छौ म त ट्रस्टी हुँ लेनदेनको हिसाब सारा कोसँग हुन्छ लेनदेनको हिसाब सारा कोसँग हुन्छ शिव बाबासँग हुन्छ मैले पढ्छु पढाउँछु जसले आफ्नो सबै कुरा दियो उसले लिन्छ र यो कसले भनेको मैले आम पढ्छु पढाउँछु हिसाब किताब शिव बाबासँग हुन्छ तिमीले शिव बाबाको भण्डारीमा राख्छौ म त ट्रस्टी हुँ ब्रह्म बाबाले भन्नुभयो जसले आफ्नो सबै कुरा दिए उसले लिन्छ र जसले आफ्नो तन मन धन सारा सम्पत्ति अर्पण गरे उसलाई अरूको के को लोभ उसले लिने कुरा त हुँदैन कुनै पनि चिजमा ममत्व रहँदैन गायन पनि छ फलाना स्वर्ग गयो फेरि उसलाई नर्कको खाना खानपान आदि किन खुवाउँछन् मरेपछि स्वर्ग गयो भने फेरि बोलाएर नर्कको खानपान किन खुवाउँछन् अज्ञान हो नि मरेर स्वर्ग गयो भन्ने अनि फेरि रुने स्वर्ग गएको त राम्रो कुरा हो खुसी मनाउनु पर्ने उत्सव मनाउनु पर्ने होइन एकातिर रुन्छन् अनि फेरि वर्षै पछि त पण्डित बोलाइ बोलाइ खिर त्यो साह्रो नै साह्रो खिर पकाएर डल्लो पारी पारी खुवाउने अरे बगाउने अरे कता कता चढाउने अरे पिन पितृलाई खुवाउने भन्दै अब त्यो कहाँ त आत्मा कसरी खान्छ खै कुन्ने त्यसको अर्थ के भयो कि मरेर कोही स्वर्गमा जाँदैन स्वर्ग कहाँ छ र जाने स्वर्ग त यही दुनियाँमा हामीले पुरुषार्थ गरेर बनाउनु छ जब हामी दिव्य गुण धारण गरेर देवता बन्छौँ अनि यही दुनियाँ स्वर्ग बन्छ बल्ल स्वर्ग दुनियाँमा गइन्छ अहिले त नर्कमा मरेपछि नर्कमा नै जन्म लिने हो नर्कमा भएपछि पुनर्जन्म पनि नर्कमै हुन्छ नि अहिले तिमी जान्छौ अमर लोकमा यो बाजोलीको खेल हो तिमी ब्राह्मण चोटी हौ फेरि देवता क्षत्रिय भन्छौ त्यसैले बाबाले सम्झाउनुहुन्छ धेरै मिठो बन फेरि पनि सुध्रिँदैनन् भने के भनिन्छ बाबाले यति प्यारले सम्झाउनुहुन्छ सबै अब सुध्रियो भने के हुन्छ नसुध्रे के हुन्छ सजाय कति खानुपर्छ सजाय खाएपछि पद भ्रष्ट हुन्छ सबै कुरा सम्झाइदिनु भयो बाबाले होइन अनि फेरि पनि सुध्रिँदैनन् भने के भनिन्छ सुध्रिँदैनन् भने भनिन्छ उसको भाग्य छोडिदिनुहुन्छ बाबाले नै होइन आफूलाई नै नोक्सान पुर्याउँछन् सुध्रिँदैनन् भने ईश्वरको सेवा पनि के गर्छन् सेवाको लागि जीवन अर्पण समर्पण गरेछ तर आफ्नो संस्कार सुधार्न सकेन भने त्यस्तो आत्माले सेवा पनि के गर्ने गर्न सक्छ सक्दैन बाबा भन्नुहुन्छ मैले आत्माहरूसँग कुरा गरिरहेको छु अविनाशी आत्माहरूलाई अविनाशी परमात्मा बाबाले ज्ञान दिइरहनु भएको छ आत्माले कानद्वारा सुन्छ बेहदका बाबाले यो ज्ञान सुनाइरहनु भएको छ तिमीलाई मनुष्यबाट देवता बनाउनुहुन्छ मार्ग बताउने सर्वश्रेष्ठ पण्डा बस्नुभएको छ श्रीमत भन्छ पवित्र बन मलाई याद गर्यौ भने तिम्रा पाप भस्म हुन्छन् तिमी नै सतो प्रधान थियौ चौरासी जन्म पनि तिमीले नै लिएका हौ बाबाले यिनलाई नै सम्झाउनुहुन्छ तिमी सतो प्रधानबाट अहिले तमु प्रधान बनेका छौ अब फेरि मलाई याद गर यसलाई योग अग्नि भनिन्छ यो ज्ञान पनि अहिले तिमीलाई छ सत्युगमा मलाई कसैले याद गर्दैनन् यति बेला नै मैले भन्छु मलाई याद गर्यो भने तिम्रो पाप काटिन्छ अरू कुनै मार्ग छ पाप काट्ने अरू कुनै तरिका छ छैन यो विद्यालय हो नि यसलाई विश्वविद्यालय भनिन्छ वर्ल्ड युनिभर्सिटी रचयिता र रचनाको आदि मध्य अन्त्यको ज्ञान अरू कसैले जान्दैनन् शिव बाबा भन्नुहुन्छ यी लक्ष्मीनारायणमा पनि यो ज्ञान हुँदैन त्यो त प्रारब्ध हो नि लक्ष्मीनारायण त प्रारब्ध पढिसकेपछि फल पाइयो फल हो ज्ञान त अहिले हुन्छ उनीहरूमा यो ज्ञान हुँदैन त्यही भएर देवी देवताहरूलाई पनि कहिलेकाहीँ बाबाले <laughs> रोयल बुद्धु भन्नुहुन्छ यति बुद्धि विशाल बुद्धि यति छन् कि उहाँ राज्य गर्नको लागि मन्त्री राख्नु पर्दैन तर तर भगवान्को ज्ञान हुँदैन सृष्टिको आदि मध्य अन्त्यको ज्ञान पनि हुँदैन त्यही भएर रोयल बुद्धु पनि बाबाले कहिलेकाहीँ भन्नुहुन्छ अच्छा मिठे मिठे सिकिलदे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते र हामी रुहानी बच्चाहरूको रुहानी बाप दादालाई याद प्यार गुड मर्निङ नमस्ते बाबा नमस्ते गुड मर्निङ अच्छा <clears throat> धारणाको लागि मुख्य सार पहिलो पोइन्ट प्यारको राजधानीमा जानु छ त्यसैले आपसमा आपसमा मिलेर रहनु छ कि झगडा गर्नु छ कहिलेकाहीँ झगडा गर्ने के हुन्छ झगडा गरेर त्यसबाट के फाइदा छ फाइदा छैन घाटा छ त्यस कारण झगडा गर्नु छैन आपसमा मिलेर रहनु छ प्यारको राजधानीमा जानु छ त्यसैले आपसमा मिलेर रहनु छ कहिले पनि नुन पानी बनेर मतभेदमा आउनु छैन देवताहरू आपसमा लड्छन् कहिले अनि हामीलाई देवता बन्नु छ त कहिले काहीँ लड्ने त्यो त आउन दिन भएन नि त <clears throat> कहिले पनि नुन पानी बनेर मतभेदमा आउनु छैन आफूले आफैलाई के गर्नु छ आफूले आफैलाई सुधार्नु छ बाबाले त सम्झाउने काम हो सुधार्ने आफैले हो यदि सुध्रदैनन् भने बाबाले के भन्नुहुन्छ त्यसको त्यसको भाग्य आफ्नो भाग्य आफैले खान्छ सम्झाउने काम ज्ञान दिने काम सिकाउने काम बाबाको अब गर्ने त आफैले हो नि त होइन अच्छा दोस्रो पोइन्ट देह अभिमानलाई छोडेर मास्टर प्यारको सागर बन्नु छ कहिलेकाहीँ झगडा गर्ने मतभेदमा आउने यो सबैको कारण के हो त देह अभिमान हो त देह अभिमानलाई छोडेर मास्टर प्यारको सागर बन्नु छ आफ्नो चाल चलन दैवी बनाउनु छ आफ्नो चाल चलन के बनाउनु छ दैवी बनाउनु छ धेरै धेरै मिठो बनेर चल्नु छ धेरै धेरै मिठो बनेर चल्नु छ वरदान बाबाको आजको वरदान छ मगन अवस्थाको अनुभवद्वारा मगन अवस्थाको अनुभवद्वारा मायालाई आफ्नो भक्त बनाउने माया जित भव मगन अवस्थाको अनुभवद्वारा मायालाई आफ्नो भक्त बनाउने मायाजित भव विस्तार मगन अवस्थाको अनुभव गर्नको लागि मगन अवस्थाको अनुभव गर्नको लागि आफ्ना अनेक टाइटल वा स्वरूप आफ्ना अनेक टाइटल वा स्वरूप अनेक गुणहरूका श्रृङ्गार आफ्ना अनेक टाइटल वा स्वरूप अनेक गुणहरूका श्रृङ्गार अनेक प्रकारका खुसीको रुहानी नसाको अनेक प्रकारका खुसीको रुहानी नसाको रचयिता र रचनाको विस्तारका पोइन्टहरू रचयिता र रचना को विस्तारका पोइन्टहरू प्राप्तिका पोइन्टहरूलाई स्मृतिमा राख प्राप्ति का पॉइंट स्मृति में राख ओम शान्ति त्यो के भन्नुभयो मगन अवस्थाको अनुभव गर्नको लागि आफ्ना अनेक टाइटल वा स्वरूप अनेक गुणहरूका श्रृङ्गार अनेक प्रकारका खुसीको रुहानी नसाको रचयिता र रचनाको विस्तारका पोइन्टहरू प्राप्तिका पोइन्टहरूलाई के गर स्मृतिमा राख जुन आफूलाई मन पर्ने कुरा छ त्यसमा मनन गर्यौ भने जुन आफूलाई मनपर्ने कुरा छ त्यसमा मनन गर्यौँ भने मगन अवस्था सहजै अनुभव हुन्छ मनपर्ने कुरालाई के गर्ने मनन गर्यो भने मगन अवस्था सहजै अनुभव हुन्छ फेरि कहिल्यै परवश हुँदैनौ फेरि कहिल्यै परवश हुँदैनौ मायाले सदाको लागि नमस्कार गर्छ मायाले सदाको लागि नमस्कार गर्छ सङ्गम युगको पहिलो भक्त माया बन्न पुग्छ पहिलो भक्त माया मायाले पहिला नमस्कार गर्छ तर कहिले जब तिमी मगन अवस्थामा हुन्छौ कहिल्यै परवश हुँदैन सङ्गम युगको पहिलो भक्त माया बन्न पुग्छ जब तिमी माया जित मास्टर भगवान बन्छौ तब माया भक्त बन्छ मायालाई भक्त बनाउन भगवान बन्न पर्यो कसरी बन्ने भगवान चाहिँ ती मायाजित मास्टर भगवान् जसरी भगवान्लाई मायाको कुनै प्रभाव पर्दैन त्यस्तै हामी पनि मायाको प्रभावबाट के हुनु पर्यो मुक्त <clears throat> जब तिमी मायाजित मास्टर भगवान् भन्छौ तब माया भक्त भन्छ स्लोगन तिम्रो उच्चारण र आचरण कस्तो हुनु पर्यो तिम्रो उच्चारण र आचरण ब्रह्मा बाबाको समान होस् तब भनिन्छ सच्चा ब्राह्मण तिम्रो उच्चारण र आचरण ब्रह्मा बाबाको समान होस् तब भनिन्छ सच्चा ब्राह्मण सार मिठे बच्चे तिमीले पढाइ पढ्नु र पढाउनु छ यसमा आशीर्वादको कुरा छैन तिमीले सबैलाई यही बताऊ बाबालाई याद गर्यौ भने सबै दुःख हट्छन् प्रश्न मनुष्यहरूलाई कुन कुन चिन्ताहरू छन् तिमी बच्चाहरूलाई कुनै पनि चिन्ता छैन किन उत्तर मनुष्यहरूलाई यति बेला चिन्तै चिन्ता छ बच्चा बिरामी भयो भने चिन्ता बच्चा मर्यो भने चिन्ता कसैको बच्चा भएन भने चिन्ता कसैले अन्न धेरै राख्यो पुलिस वा आयकरवाला आयो भने चिन्ता यो हो फोहोरी दुनियाँ दुख दिनेवाला तिमी बच्चाहरूलाई चिन्ता छैन किनकि तिमीलाई सद्गुरु बाबा मिलेको छ भन्छन् पनि सद्गुरु मिलेपछि सबै चिन्ताबाट मुक्ति मिल्यो अब तिमी यस्तो दुनियाँमा जाँदैछौ जहाँ कुनै चिन्ता हुँदैन ओम शान्ति